एउटै रुखमा चराहरू गुणहरू बनाउँछन् एउटै रुखमा चराहरू गुणहरू बनाउँछन् हेर तै पनि उनीहरू कसरी रमाउँछन् अरू सबै हराउनेछन् तिनीहरू मात्र रहन्छन् अरू सबै हराउनेछन् तिनीहरू मात्र रहन्छन् ज जसले जिउने फरक बाटो अप्नाउँछन् हेर तै पनि उनीहरू कसरी रमाउँछन् कहिल्यै छाडेन यार त्यो अभावले मलाई कहिल्यै छाडेन यार त्यो अभावले मलाई म पनि कमाउँछु मेरा बा पनि कमाउँछन् हेर तैपनि उनीहरू कसरी रमाउँछन् कुनै समय यहाँ फुल फुलेको हुनुपर्छ कुनै समय यहाँ फुल फुलेको हुनुपर्छ सुँग त यी ढुङ्गा माटो पनि मगमगाउँछन् एउटै रुखमा चराहरू गुणहरू बनाउँछन् हेर तैपनि उनीहरू कसरी रमाउँछन् बर्दियाको शिवपुर छ स्थायी निवास हुनुभएका मानबहादुर खड्का साहित्यिक नाम मानिसको यसै गजल सँगसँगै उज्यालो नाइन्टी नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सशिन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरे उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो नाइन्टी नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आज बुधबारको साँझमा हामी तपाईँ समक्ष बुलबुलमा बर्दियाली प्रतिनिधि गजलबाट बर्दियाका केही गजलहरू सुनाउनेछौँ र साथमा सुमधुर हिन्दी उर्दू गजलहरू सुनाउनेछौँ आजको कार्यक्रममा मैले भन्न चाहन्छु गएको आइतबार हामीले तिहार विशेष गर्न सकेका थिएनौँ आउँदो आइतबारको बुलबुल हामी प्रवासका गजलकारहरूलाई जोड्दैछौँ आउँदो आइतबारको बुलबुलका लागि तपाईँ अहिले यति बेला यो बुलबुल सकिने बित्तिकै हामीसँग सम्पर्कमा आउन सक्नुहुन्छ अलवर भैया भन्ने स्काइप ठेगानामा आउन सक्नुहुन्छ एएल डब्लुएआर बिएचएआइवाइए अलवर भैया स्काइप ठेगानामा तपाईँ आउनुभयो र सम्पर्क गर्नुभयो भने तपाईँसँग समक्ष हामी प्रवासमा बस्ने गजलकारहरूसँग सम्पर्क गर्न सक्छौँ र सम्पर्क मार्फत तपाईँका गजल तपाईँ आफ्नै आवाजमा सुनाउन सक्नुहुन्छ र हामीसँग कुराकानी पनि गर्न सक्नुहुन्छ र यदि तपाईँसँग स्काइप ठेगाना छैन भने अच्युत घिमिरे बुलबुल भन्ने फेसबुक पेजमा आउनुहोला र तपाईँ त्यसमा मेसेज छोड्नुहोला तपाईँको लागि अर्को कुनै उपाय हामी बनाउनेछौँ बर्दियाली प्रतिनिधि गजलमा खगेन्द्र गिरी कोपिला लेख्नुहुन्छ जब जब गजलको कुरा आउँछ तब तब मेरो मस्तिष्कमा घाम उदाए जस्तै गरी उदाउँछ मध्यपश्चिमको बर्दिया त्यहाँका गजल र गजलकारहरू आधुनिक नेपाली गजलको परिकल्पना गर्दा बर्दियालाई छोडेर परिकल्पना गर्ने हो भने त्यो अधुरो हुन जान्छ भनेर म निर्विवाद निसङ्कोच र निडर बयान दिन सक्छु भनेर यो भनाई बाबु त्रिपाठीको थियो भने खगेन्द्र गिरी कोपिला यसरी लेख्नुहुन्छ हाटहुट शैलीका हाटहुटेर लहडी गजल लेख्नेहरूको भिडमा कतै साहित्यिक मर्म बोकेका गजल लेख्नेहरूको पिँढी नै तयार हुँदैन कि भन्ने चिन्ता अहिले नेपालको राष्ट्रिय गजल साहित्यमा देखिए जस्तै बर्दियामा पनि त्यो चिन्ता नदेखेको होइन तर कमल हिलोमै फुल्छ भन्ने उखान बर्दियाली साहित्यमा पनि चरितार्थ भएरै छाड्यो आज बर्दियामा बौद्धिकताले भरिपूर्ण मर्मस्पर्शी र गम्भीर गजल लेख्ने गजलकारहरूको एउटा पिँढी तयार भइसकेको छ भलै यस पिँढीमा औलामा गर्न सकिने अनुहारमा मात्र किन नहुन् भन्दै खगेन्द्र गिरी कोपिलाले यो पुस्तकमाथि लेख्नु भएको छ बर्दियाली प्रतिनिधि गजलका गजलहरू हामी सुन्नेछौँ अहिले भने साङ्गीतिक गजलको पालो भएको छ तो ये धूप तुम घना तुमको देखा तो ये खया संसारमा नराम्रो कुन छ टाढाबाट यो संसारमा नराम्रो कुन छ टाढाबाट हेर्दा हेर कति राम्रो जुन छ टाढाबाट हेर्दा तिमी मान्छेलाई बुझ्नु छ भने नजिकैबाट बुझ तिमी मान्छेलाई बुझ्नु छ भने नजिकैबाट बुझ जो पनि दार्शनिक जस्तो देखिन्छ टाढाबाट हेर्दा हेर कति राम्रो जुन छ टाढाबाट हेर्दा तस्विर हेरेर म तिमीलाई स्वीकार्न सक्दिनँ तस्विर हेरेर म तिमीलाई स्वीकार्न सक्दिनँ पित्तल पनि त सुन झैँ टल्किन्छ टाढाबाट हेर्दा हेर कति राम्रो जुन छ टाढाबाट हेर्दा सिमाना हराएको यो देश हेर टाढाबाट सिमाना हराएको यो देश हेर टाढाबाट हेर कति राम्रो लाग्छ टाढाबाट हेर्दा हेर कति राम्रो जुन छ टाढाबाट हेर्दा तिमी अलिकति नजिक छ र म त राजी नै छु तिमी अलिकति नजिक सर म त राजी नै छु समाजमा शङ्का हुन्छ टाढाबाट हेर्दा यो संसारमा नराम्रो कुन छ टाढाबाट हेर्दा हेर कति राम्रो जुन छ टाढाबाट हेर्दा बर्दिया मगरागढी छका पर्वत शर्मा ढकालको गजल थियो यो गजलकार पर्वत शर्मा ढकालको गजल लेखन यात्रा विक्रमसम्म दुई हजार पैँसठीबाट सुरु भएको हो प्रगतिशील गजल तथा मुक्तक लेख्ने शर्माको गजल गङ्गा विक्रमसम्म दुई हजार पैँसठीमा प्रकाशित पहिलो गजल प्रकाशित गजल पनि हो उहाँको मुर्दाबाद मुक्तक सङ्ग्रह पनि प्रकाशित छ भनेर सम्पादकले लेखेका छन् पर्वत शर्माको गजल हामीले वाचन गरेर सुनायौं अब अर्को गजल म राख्दैछु सुमित गिरी स्मितको सुमित गिरी स्मितको गजल मगरागढी नै छ उहाँको ठेगाना बर्दिया उहाँको गजल यस्तो छ यी नियम यी कानुन आखिर कसका लागि यी नियम यी कानुन आखिर कसका लागि चोर नै साधु भएपछि जन्जिर कसका लागि यति हृदयमा नै भगवान्को बास हुन्छ भने यदि हृदयमा नै भगवानको बास हुन्छ भने भन त अब त्यो मन्दिर कसका लागि चोर नै साधु भएपछि जन्जिर कसका लागि यदि सङ्घर्षले मात्रै सफलता भेटिन्छ भने यदि सङ्घर्षले मात्रै सफलता भेटिन्छ भने यो भाग्य यो तद्दिर कसका लागि चोर नै साधु भएपछि जन्जिर कसका लागि जब हृदय टुक्रिएर खण्ड खण्ड हुन्छ जब हृदय टुक्रिएर खण्ड खण्ड हुन्छ जाब यो पार्थिव शरीर कसका लागि यी नियम यी कानून आखिर कसका लागि चोर नै साधु भएपछि जन्जिर कसका लागि अब फेरि बर्दिया गुलरिया दुईकी लक्ष्मी खनाल अभिको गजल वाचन गर्ने सुरमा छु म विशेषतः शृङ्गार्दिक धार रुचाउने गजलकार लक्ष्मी खनाल अभिले विक्रमसम्म दुई हजार एकसठी सालबाट गजल लेखन सुरुवात गरेकी हुन् प्रभात सिर्जना विक्रमसम्म दुई हजार त्रिसठी दशैं विशेषाङ्कमा प्रकाशित गजल उनको पहिलो प्रकाशित गजल हो गजल मञ्जरी प्यास शब्द सारथी लगायत विभिन्न पत्र पत्रिकाका साथै बर्दियाली गजल सरोवर गजल गंगा चितवनमा उनका गजलहरू प्रकाशित संग्रहित छन् भनेर सम्पादकले लेख्नु भएको छ उहाँको गजल यस्तो छ दृष्टिभन्दा ठुलो दृश्य हो लाग्छ दृष्टिभन्दा ठुलो दृश्य हो लाग्छ समयको मान्छे शिष्य हो लाग्छ विगत र वर्तमानले जति दुखाए नि विगत र वर्तमानले जति दुखाए नि बाँच्ने झिनो आधार भविष्य हो लाग्छ समयको मान्छे शिष्य हो लाग्छ यो संसारमा भए जति सारा कुरा ठिक छ यो संसारमा भए जति सारा कुरा ठिक छ मात्र खराब जाति मनुष्य हो लाग्छ समयको मान्छे शिष्य हो लाग्छ चाहनाहरू सबै पूरा होलान् नहोलान् चाहनाहरू सबै पुरा होलान् नहोलान् लिनुपर्ने त ठुलै उद्देश्य हो लाग्छ समयको मान्छे शिष्य हो लाग्छ उसले मलाई सधैँ यसरी निहालेको देख्दा उसले मलाई सधैँ यसरी निहालेको देख्दा केही भन्न खोजेको अवश्य हो लाग्छ दृष्टिभन्दा ठुलो दृश्य हो लाग्छ समयको मान्छे शिष्य हो लाग्छ लक्ष्मी खनाल अभिको गजल वाचन यो गजलको वाचनपछि अब फेरि अर्को एउटा साङ्गीतिक यस्तै हुन्छ कहिले काहीँ ओ यस्तै हुन्छ कहिले काहीँ दिन पनि राति हुन्छ पनि राति हुन्छ मन्दिरकै मन्दिरकै देव पनि कहिले काहीँ पापी हुन्छ हो वेदनाको थैली तिमी बन्द गरी राख्छौ क्यार नसकेर थम्न कहिले नसकेर थम्न कहिले आँसु बनाई झर्छौ क्यार आँसु बनाई छार्छौ क्यार सके आँसु पनि साँच्न सके आँसु पनि बाँच्नलाई साथी हुन्छ मन्दिरकै मन्दिरकै देव पनि कहिले काहीँ पापी हुन्छ सम्बन्धमा सम्पत्तिको मिसावट हेर्नुहोस् सम्बन्धमा सम्पत्तिको मिसावट मान्छेहरूमा अक्षर मूर्तिको बनावट हेर्नुहोस् जो आज आमाको समाधिमा रुँदै उभिएको छ जो आज आमाको समाधिमा रुँदै उभिएको छ तपाईँ उसको छातीमा पीडाको फैलावट हेर्नुहोस् मान्छेहरूमा अचेल मूर्तिको बनावट हेर्नुहोस् मृगौलासित मदिराको मलाई चलिरहेको छ मृगौलासित मदिराको मलाई चलिरहेको छ महँगीले सामानहरूमा ल्याएको गिरावट हेर्नुहोस् मान्छेहरूमा अचेल मूर्तिको बनावट हेर्नुहोस् इमान्दारी त देखाउँ भने लास नभेटिन सक्छ इमान्दारी त देखाउँ भने लास नभेटिन सक्छ सत्य बोल्नलाई कतिसम्म छ रोकावट हेर्नुहोस् सम्बन्धमा सम्पत्तिको मिसावट हेर्नुहोस् मान्छेहरूमा अचेल मूर्तिको बनावट हेर्नुहोस् बर्दिया गुलरिया आनन्दनगरकी अन्जु स्मारिका सिंहको गजल थियो यो भेरी साहित्य समाज बाँकेसँग पनि उहाँ आबद्ध हुनुहुन्छ मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान शाखा बर्दियासँग पनि उहाँ आबद्ध हुनुहुन्छ र युवा चेतना तथा सामुदायिक विकास मञ्च बर्दियाद्वारा सम्मानित हुनुहुन्छ समसामयिकता विकृति विसङ्गति प्रेम र नारी विद्रोहलाई मुख्य विषयवस्तु बनाएर गजल सिर्जना गर्ने गजलकार अन्जु स्मारिकाले गजल लेखनलाई दुई हजार त्रिसठी चौसठी यता तीव्रता दिएकी हुन् उनको पहिलो गजल दुई हजार पैँसठीमा बर्दियाली गजल सरोवरमा प्रकाशित भएको हो नेपालमै पहिलो एकल नारी गजल वाचन कार्यक्रम दावी गर्ने गजलकार अन्जु स्मारिकाले सो कार्यक्रम दुई हजार सडसठी कार्तिक छब्बिस गते सम्पन्न गरे गरेकी हुन् भनेर यसमा लेखिएको छ मैले अन्जु स्मारिकाको गजल र लक्ष्मी खनाल अभिको गजल वाचन गर्दाखेरि यसमा राखिएको शीर्षक अनुसार एकजनाको गजल अर्कोको नाममा वाचन गरिएको पनि हुनसक्छ त्यसो हो भने यो पुस्तकमा रहेको सामान्य प्राविधिक त्रुटिका कारणले यसो भएको हो भनेर सच्याएर बुझिदिनु हुन मैले आग्रह गरेँ यो गजल अन्जु स्मारिका सिंहको वाचन गरेँ अब अर्को गजल छ अमृत ढकाल निर्जनको बर्दिया मगरागाडी छका हुनुहुन्छ उहाँ उहाँको मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानका सचिव भेरी साहित्य समाज शाखा बाँकेका सचिव आजीवन सदस्य बर्दियाली साहित्य समाजका त्रिसठीदेखि बर्दियाली गजलमा सक्रिय गजलकार अमृत ढकाल निर्जनका गजलहरूमा समसामयिकता सामाजिक व्यङ्ग्य राष्ट्रियताको झङ्कार पाइन्छ मगरागढी उपशाखाको प्रकाशन गजल गंगामा दुई हजार पैंसठी सालमा प्रकाशित उनको पहिलो प्रकाशित गजल उनका गजलहरू विभिन्न साहित्यिक पत्र पत्रिकामा फुटकर र बर्दियाली गजल सरोवर संयुक्त संग्रहमा प्रकाशित छन् साहित्यिक संयोजकका रूपमा पनि आफ्नो फरक परिचय बनाएका निर्जनले गजलगंगा कोपिला सल्लीकुसुम साहित्यिक पत्रिकाको सम्पादन गरेका छन् भने गजल मन्जरी शब्दसारथी भरिया सृजनाका पाइलाहरू बालबाटिका सृजना स्मारिका लगायत पत्र पत्रिकाको अतिथि सम्पादन समेत गरेका छन् उनको गजल यस्तो छ आज ऊ दिनभरि मलिन रहेछ आज ऊ दिनभरि मलिन रहेछ मनाउँदै आफ्नो जन्मदिन रहेछ न रुन पाइन्छ न रमाउन पाइन्छ न रुन पाइन्छ न रमाउन पाइन्छ आफ्नो त जिन्दगी मेसिन रहेछ मनाउँदै आफ्नो जन्मदिन रहेछ सिंहदरबार पुगेपछि सबैले बुझ्छन् सिंहदरबार पुगेपछि सबैले बुझ्छन् नेपाल बिगार्ने न भारत रहेछ न चीन रहेछ मनाउँदै आफ्नो जन्मदिन रहेछ म भन्छु उसलाई ए मनको मान्छे म भन्छु उसलाई ए मनको मान्छे ऊ भन्छ मलाई सङ्गीन रहेछ मनाउँदै आफ्नो जन्मदिन रहेछ गरिब मरे पनि जिम्दार मरे पनि गरिब मरे पनि जिम्दार मरे पनि चाहिने चार हात जमिन रहेछ आज ऊ दिनभरि मलिन रहेछ मनाउँदै आफ्नो जन्मदिन रहेछ यो गजल वाचनपछि अब बुलबुलमा फेरि साङ्गीतिक गजलको शायद मैं जिंदगी की लेके आ गया कातिल को आज अपने ही घर लेके आ गया शायद मैं जिंदगी की सहर लेके आ गया tal शस्त्र है मेरे हाथ में कांधों पे मैं कदा नश्तर है मेरे हाथ में कांधों पे मैं कदा लो मैं इलाज दर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 नारायणले सुदर्शन चक्र लिएको देख्नेछौ हेर रुख बिरुवा पनि दौडिएको देख्नेछौ दिने व्यक्ति दाता हो ऊ कहिल्यै गरिब हुँदैन दिने व्यक्ति दाता हो ऊ कहिल्यै गरिब हुँदैन पर्ख लिने व्यक्तिको ढुकुटी रितिएको देख्नेछौ हेर रुख बिरुवा पनि दौडिएको देख्नेछौ व्यक्ति सर्वोपरि ठानेर प्रकृतिलाई भुल्नेहरू व्यक्ति सर्वोपरि ठानेर प्रकृतिलाई भुल्नेहरू एक दिन तिम्रो व्यक्ति झुकिएको देख्नेछौ हेर रुख बिरुवा पनि दौडिएको देख्नेछौ एउटा एउटा पवाल छ प्रत्येक मान्छेको मुटुमा एउटा एउटा पाल छ प्रत्येक मान्छेको मुटुमा हेर हरेकको निधार तिमी खुम्चिएको देख्नेछौ हेर रुख बिरुवा पनि दौडिएको देख्नेछौ बित्न देऊ अरू केही सालहरू पनि यहाँ आउनु बित्न देऊ अरू केही सालहरू पनि यहाँ आउनु मेरो ठाउँमा मेरो सन्तान उभिएको देख्नेछौ नारायणले सुदर्शन चक्र लिएको देख्नेछौ हेर रुख बिरुवा पनि दौडिएको देख्नेछौ यो गजल गजलकार गोल्डेन उद्वासको गजल थियो बर्दिया सानो श्री आठ उहाँको स्थायी निवास गजलकार गोल्डेन उद्वासका गजलहरूमा दर्शनका छनकहरू निकै पाइन्छन् समसामयिक विषयवस्तुलाई दर्शनको माध्यम बनाएर सरल भाषामा अभिव्यक्त गर्न सक्नु उनको विशेषता हो गजलकार गोल्डेन उद्वासको वास्तविक नाम सुरेन्द्र खड्का हो विक्रमसम्म दुई हजार त्रिसठीदेखि गजल लेखन शुरू गरेका गोल्डेनको प्रथम प्रकाशित गजल गंगा बर्दिया दुई हजार पैँसठीमा प्रकाशित भएको हो त्यस यता उनका गजलहरू गजल मञ्जरी भरिया लगायत विभिन्न पत्र पत्रिकामा प्रकाशित भएका छन् अब मैले वाचन गर्ने गजल बर्दिया शिवपुर छका अन्जान स्नेहाको गजल हो वातावरण सञ्जाल बर्दियाद्वारा उत्कृष्ट युवा पुरस्कार त्यसै गरी मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान सुर्खेतद्वारा कदरपत्र युवा चेतना तथा सामुदायिक विकास मञ्च सुदूरपश्चिमाञ्चल गजल मञ्चद्वारा कदरपत्र प्राप्त गरेका अन्जान स्नेहाको वास्तविक नाम रेशम थापा हो विक्रमसम्म दुई हजार बैसठीदेखि गजल लेखन सुरु गरेका स्नेहाको प्रथम प्रकाशित गजल विक्रमसँग दुई हजार बैसठीमा प्रकाशित भएको हो मूलत सामाजिक विकृति व्यङ्ग्य दर्शन र श्रृङ्गार रस भेटिने उनका गजलमा दैनिक जीवन भोकाएका कथा व्यथा पनि बिम्बित भएको पाइन्छ सामान्य कुरालाई गम्भीर भाव संयोजनमा गजल वाचन गर्न सक्ने उनको आफ्नै विशेषता हो उनको गजल यस्तो छ यो जिन्दगीलाई हो आफैले बुझ्ने यो जिन्दगीलाई हो आफैले बुझ्ने फरक छ तिमीले बुझ्ने र मैले बुझ्ने बाहिर पनि एउटा उज्यालो संसार छ बाहिर पनि एउटा उज्यालो संसार छ कुवाभित्रको भ्यागुताले कहिले बुझ्ने फरक छ तिमीले बुझ्ने र मैले बुझ्ने म हाँसेको देखेर तिमीले बुझे जस्तै म हाँसेको देखेर तिमीले बुझे जस्तै यही हो दुनियाँ सबैले बुझ्ने फरक छ तिमीले बुझ्ने र मैले बुझ्ने देश बिरानो हुँदैन समय आफ्नो हुँदैन देश बिरानो हुँदैन समय आफ्नो हुँदैन बा भन्थे यति हो छोरा तैँले बुझ्ने यो जिन्दगीलाई हो आफैले बुझ्ने फरक छ तिमीले बुझ्ने र मैले बुझ्ने हामी उज्यालो नाइन्टी नेटवर्कको राज्य प्रस्तुति बुलबुल सुनिरहेका छौँ उज्यालो नाइन्टी नेटवर्क र देशभरिका विभिन्न एफएम स्टेसनहरूबाट मैले जानकारी गराउँ अब आउने आइतबारको कार्यक्रममा हामी प्रवासमा रहेका नेपाली गजलकारहरूसँग कुराकानी र उहाँहरूका गजलका साथ प्रस्तुत गर्छौँ तसर्थ तपाईँ आजको यो कार्यक्रम सकिने बित्तिकै एएलडब्लुएआरबिएचएआइवाइए अलवर भैया स्काइप ठेगानामा आएर सम्पर्क गर्न सक्नुहुन्छ र यदि तपाईँसँग स्काइप छैन भने अच्युत घिमिरे बुलबुल फेसबुक पेजमा आएर सम्पर्क गर्न सक्नुहुन्छ म फेरि अर्को साङ्गीतिक गजल राख्दैछु प्रेमको प्रेमको फैसला भोलि हुनेछ प्रेमको प्रेमको प्रेमको फैसला भोलि हुनेछ इन्सान prêmio. बिछोड हाम्रो घाम जुन झै कि होला बिछोड प्रेम को फैसला भोलि हुनेछ या दुबई गलामा को मला या दुबै गलामा फुलको मला या दुबै गलामा फुलको माला या दुबै गलामा फुलको मला या बिदाईको बोली हुनेछ या बिदाई प्रेमको फैसला बोली ऊ सच्चाइसँग डराइरहेछ ऊ सच्चाईसँग डराइरहेछ आफ्नै भाइसँग डराइरहेछ हिजोको लङ्का सम्झेर रावण हिजोको लङ्का सम्झेर रावण काँटी सलाइसँग डराइरहेछ आफ्नै भाइसँग डराइरहेछ भोट जान तयार भएको मदन भोट जान तयार भएको मदन मुनाको जुदाईसँग डराइरहेछ आफ्नै भाइसँग डराइरहेछ तराईमा जन्मी हुर्केको बालक तराईमा जन्मी हुर्केको बालक आज तराईसँग डराइरहेछ आफ्नै भाइसँग डराइरहेछ आकाशजी के चमत्कार गर्नुभयो आकाशजी के चमत्कार गर्नुभयो दुनियाँ तपाईँसँग डराइरहेछ ऊ सच्चाइसँग डराइरहेछ आफ्नै भाइसँग डराइरहेछ यो गजल निर्जल आकाशको गजल हो देउडा कला नौ पिसियो चोक ककौरा बर्दियाका हुनुहुन्छ उहाँ गजलकार निर्जल आकाशको वास्तविक नाम विनोद अधिकारी हो साठीकै दशकको सुरुवातीसँगै गजलमय उपस्थिति जनाएका निर्जलका गजलहरू बैसठी त्रिसठीतिरबाट छापामा प्रकाशित भएका हुन् दर्शन र विचारलाई महत्त्वका साथ प्रस्तुत गर्ने निर्जलका गजलहरूमा पनि समसामयिकता सामाजिक विसङ्गति प्रेमका झङ्कारहरू पाइन्छ उनका गजलहरू मध्यपश्चिमका गजल हस्ताक्षर संयुक्त बर्दियाली गजल सरोवर संयुक्त लगायत विभिन्न पत्र पत्रिकामा प्रकाशित संग्रहित छन् अब मैले वाचन गर्ने गजल बर्दिया बदालपुर दुईकी अनुपमा करारा विवशको हो अनुपमा करारा विवशले दुई हजार उनासाठी सालतिर कैलालीबाट प्रकाशित भएको भूकम्प पत्रिकामा आफ्नो भावना प्रकाशित गरेर साहित्य यात्रा आरम्भ गरेकी हुन् सुरुमा यिनले कविता रच्ने गरेको पाइए पनि हाल गजल र स्वतन्त्र लेखनमा कलम चलाउने गरेकी छिन् साठी सालतिरबाट अनुपमाले गजल लेखन सुरु गरेकी हुन् गजल मञ्जरी गजल गङ्गा लगायत पत्रिकामा यिनका फुटकर गजलहरू प्रकाशित छन् मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान आँकुरा नेपाल दलित सेवा संघ अधिकारमुखी अभियान केन्द्रसँग सम्बद्ध अनुपमा दलित महिला सङ्घकी सचिव हुन् हाल यिनी आइएनएफ बाँकेमा कार्यरत छन् अनुपमाको आफ्नै एकल गजल संग्रह आँसुको अनुवाद हो र टह टह जुन मध्यपश्चिमाञ्चल गजल हस्ताक्षर संयुक्त गजल संग्रहमा प्रकाशित छन् अनुपमाका गजलमा नारी जीवनको सूक्ष्म अनुभव प्रेममा समर्पण भाव प्रेममा धोका सामाजिक सद्भावको चाहना र स्वदेश प्रेमी जाति प्रेमी भाव र सुखद भविष्यका स्वर्णिम अभिलाषा समेटिएको पाइन्छ अनुपमा करारा विवशको गजल यस्तो छ साँच्चै मलाई भगवान्सँग नफरत भएको छ साँच्चै मलाई भगवान्सँग नफरत भएको छ झुलीदेखि खुसीको संसार जफत भएको छ कसैको शक्ति कलम भो कसैको शक्ति तरबार कसैको शक्ति कलम भो कसैको शक्ति तरबार मेरो निम्ति यही गजल ताकत भएको छ झुलीदेखि खुसीको संसार जफत भएको छ जसले सधैँ शोषण गर्दै आयो दुनियाँलाई जसले सधैँ शोषण गर्दै आयो दुनियाँलाई हेर्नुहोस् त आज उसकै बहुमत भएको छ जहिलेदेखि खुसीको संसार जफत भएको छ हिजोको झुटो आज सत्य साबित भएपछि हिजोको झुटो आज सत्य साबित भएपछि जे हिजो सत्य थियो आज गलत भएको छ जहिलेदेखि खुसीको संसार जफत भएको छ आदर्शका कुरा मलाई व्यर्थ लाग्न थालेका छन् आदर्शका कुरा मलाई व्यर्थ लाग्न थालेका छन् अवसर छोप्नेहरूसँग अचेल सङ्गत भएको छ साँच्चै मलाई भगवान्सँग नफरत भएको छ जहिलेदेखि खुसीको संसार जफत भएको छ अनुपमा करारा विवशको यो गजल सँगसँगै अब फेरि अर्को एउटा साङ्गीतिक गजल राख्दैछु दम बहुत निकली मेरे अरमान लेकिन फिर भी कम निकलना खुद से आदम का सुनते आए हैं बहुत बेआब होकर तेरे कूचे नकाबे उठा जालिम खुदा के पर्दा नकाबे उठा जालिम कहीं ऐसा हो भी वही काफिर सनम निकले कहाँ मैं खाने का दरवाजा गालिब और कहाँ दरवाजा गालिब और कहाँ पर इतना जानते हैं कल वो जाता था कि हम निकले हजारों ख्वाहिशें ऐसी कि हर ख्वाहिश बहुत दम निकले बहुत निकले मेरे अरमान लेकिन फिर भी कम हवस् त यिनै साङ्गीतिक गजलहरू सँगसँगै अब आजको लागि हामी बिदा हुँदैछौँ बर्दियाली प्रतिनिधि गजल मा प्रकाश राजापुरीको गजल वाचन गर्दै यसै संग्रहबाट वाचन गर्दै उत्पादन सहयोगी सशेन्द्र गौतम र म प्रस्तुता अच्युत घिमिरे विदा हुँदैछौँ र बुलबुलबाट विदा हुने बित्तिकै तपाईँसँग स्काइपमा भेट्नेछु एएलडब्लुएआर बिएचएआईवाईए अलवर भैयामा तपाईँ आउनुहोला यो ज्यानको के कुरा इमान गरिदिउँला यो ज्यानको के कुरा इमान गरिदिउँला देशको निम्ति सर्वस्व कुर्बान गरिदिउँला सङ्कट परेको बेला पावन धराको निम्ति सङ्कट परेको बेला पावन धराको निम्ति दधिची बनी दिएको अनुदान गरिदिउँला देशको निम्ति सर्वस्व कुर्बान गरिदिउँला उत्सर्गबाट एक नयाँ इतिहास रचेर उत्सर्गबाट एक नयाँ इतिहास रचेर आमालाई विश्वमा महान गरिदिउँला देशको निम्ति सर्वस्व कुर्बान गरिदिउँला म पन्छी हुँ अँध्यारोमा मेरो गुण जलाई